नसके लान्छ हरेक बुधबार आउँछ एक घन्टामा जान्छ के हो हाम्रै गाउँ सहरमा भएका चिन्जानका कुरालाई घुमाउरो पारामा सोधिने प्रश्न अनि रमाइलो कुराकानीको सङ्गम कार्यक्रम लौ खानुस् गाउँ मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा प्रत्येक बुधबार दिउँसो तिन बजेको नेपाल बाढी समाचार पछि सुन्न नबुल्नुहोला कार्यक्रम लौ गाउँ कार्यक्रम लौ गाउँ कार्यक्रम लौ गाउँ अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम लौ खानुहोस् गाउँ नमस्कार अनि धेरै धेरै स्वागत अभिवादन छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जको कार्यक्रम लौ खानुस गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा कार्यक्रम लौ खानुस गाउँ लिएर आज पनि उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट प्राविधिक साथी विष्णु र म तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ प्रत्येक बुधबार दिउँसो तिन बजेको नेपाल बाँडी समाचारपछि लगभग लगभग चार बजेसम्म रहन्छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमको प्रस्तुति कार्यक्रम लौ खानुस गाउँमा कार्यक्रम लौ खानुस गाउँमा हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्नेछौँ यस खेलमा हामी तपाईँलाई एउटा गाउँ खाने कथा सोध्नेछौँ त्यसैले तपाईँको लागि हामीले दुईवटा बाटो खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यी दुईवटा बाटो हुँदै तपाईँ पनि आउनुहोस् अनि गाउँ खाने कथाको उत्तर मिलाउनुहोस् उत्तर मिलाउनु हुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको पनि व्यवस्था रहेको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँ पाउन सक्नुहुन्छ Nokia Samsung Colors Spice Lava र हरेक खाले चाइनिज मोबाइल खरिद अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथमा वारेन्टी साथमा वारा वारेन्टी हाते घडी ग्यारेन्टी मोबाइल ब्याट्री पाउनुका साथै एनटिसी एनसेल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने वीरेन्द्रनगरको एकमात्र ठाउँ एमुन मोबाइल हाउस अन्य जानकारीको लागि भने तपाईँले शून्य छपन्न पाँच बयासी आठ सय र अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइसबाट लिन सक्नुहुन्छ हजुर तपाईँ पनि आउन सक्नुहुन्छ रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्नको लागि फेरि पनि भन्छु शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा डायल गरेर हजुर कोही साथी आइसक्नु भएको इसारा पाइरहेको छु उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार हेलो नमस्ते नमस्ते निलमजी हेलो हजुर नमस्ते आराम हुनुहुन्छ ओहो किन आवाज डिस्टर्ब आइराखेको छ विष्णु दाई के भयो नमस्ते निलमजी बोल्नु भएको मैले चिने नि त तपाईँले मलाई एकचोटि डाइलग मार्नु भएको थियो त्यसपछि त मैले तपाईँलाई चिनेको चिने भएको छु कि हजुर हेलो त्यो ब्याकग्राउन्डमा हो विष्णुदाइले मिलाउँदै हुनुहुन्छ त ए अनि के छ खबर हाम्रो त सबै ठिक छ तपाईँको के छ बिरामी हुनुहुन्थ्यो अहिले कस्तो छ तपाईँलाई हजुर म ठिक भइसकेँ ठिक भएर घर गएको थिएँ नि त दादा ए भनेपछि अब चितवन पनि आउने तर्खरमै हुनुहुन्छ हजुर चितवन पनि आउने तर्खरमै हुनुहुन्छ त्यसो भए हजुर सन्चै छु त ए अनि चितवन कहिले आउने त हजुर म चितवन हेर्छु न सात गते आठ गते फर्किन्छु सात आठ गते हुँदै म कामतिर जानु चलिदिनु सकिन र ए ए ए आज तर तपाईँको आवाज हजुर हजुर त्यो अर्को फोन डिस्टर्ब गरिरहेको राख्न पाएको के के भन्दैछु न त्यही त नि खै डिस्टर्ब आइराखेको छ विष्णु दाईले पनि मिलाउँदै हुनुहुन्छ फेरि ल मिल्यो जस्तो छ अहिले चाहिँ ट्याक्कै मिल्यो जस्तो छ अहिले स्पष्ट आएको छ होइन सोल्टिनीको पर्खाइमा त म पनि छु भनेर भन्नुभएको छ विष्णु दाईले मलाई भन्दा पनि उहाँलाई जरुरत छ कि <laughs> ए पन्छाउनु भयो पन्छाएको होइन विष्णु दाईलाई अगाडि सारेको आज ए हो ल ठिकै छ तपाईँ दुवैजनालाई मेरो तर्फबाट जे भने त्यही छ नि त <laughs> निलमजी कार्यक्रममा आउनु भएको छ तपाईँको लागि एउटा गाउँ खाने कथा राखौँ है हजुर हुन्छ म खासै गाउँ खाने त्यो गाउँ चाहिँ त्यति खान सक्दिनँ चाहिँ अब अरू भन्नुभएको अब जे भन्न तयार चाहिँ र ठिकै छ हजुर हुन्छ भन्नु न प्रयास गर्ने हो नि त ठिकै छ हुन्छ केही छैन सजिलो पनि छ सोधिहाल्छु है त हजुर हुन्छ सेती गाई पानी खान गई फर्केर आउँदा राति भई के होला सेलरोटी ल हेर के भन्छ त हाम्रो कम्प्युटरले यसको तपाईँको उत्तरलाई चाहिँ के भन्छ तपाईँ छुपा रुस्तम के मान्छे निलमजी हजुर छुपा रुस्तम के तपाईँ आउँदैन आउँदैन भन्दै हुनुहुन्थ्यो पहिलो कलरकै रूपमा आउनु भएको छ ट्वाक्कै मिलाउनु भएको छ फेरि ल मिलाएकोमा अब हजुरहरूले सजिलो क्वेसन परेको मलाईमा होइन म एकदम भाग्यमानी छु तपाईँ तपाईँहरूको हातबाट होइन <laughs> हुन्छ निलमजी मिलाउनु भएको छ अहिले भने छुट्टिन्छौँ है हजुर हुन्छ दादा हवस् त नमस्ते हजुर नमस्ते निलम अधिकारी आउनुभएको थियो धनकुटाबाट उहाँले पहिलो सहभागी जनाएर उत्तर पनि मिलाउनु भएको छ फेरि पनि कोही साथी आइसक्नु भएको इसारा पाइरहेको छु उहाँलाई पनि स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार नमस्ते के भइराखेको छ खै आज दोहोरो कुराकानी हुन गाह्रो गाह्रो भएको छ कतै नेटवर्कको व्यस्तता खराबीले गर्दा पो हो कि स्वागत गर्छु फेरि उहाँलाई हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ भण्डाराबाट नाम मैले बुझिनँ अलिकता प्रिस्किला भन्नुभयो हजुर आराम हुनुहुन्छ नि प्रिस्किलाजी के गरी बस्नु भएको छ आज भोलि पढ्दै हुनुहुन्छ कुन लेभल पढ्दै हुनुहुन्छ अथवा कुन कक्षा पढ्दै हुनुहुन्छ हजुर इलेभेनमा पढ्दै हुनुहुन्छ अनि कस्तो चलिराखेको छ त पढाइ पढाइ कस्तो चलिराखेको छ त ठिकै छ छ है त्यसो भए मैले सोधेको अहिले गाउँ खाने कथाको उत्तर पनि ट्याक्कै मिल्छ होला ल सोधौँ है त हुन्छ तामे नल फलामे फल के होला हजुर तामे नल फलामे फल के होला छोटो छ सजिलो छ प्रिस्किलाजी आएन ओहो किन यति सजिलो छ त यति सजिलो छ त किन आएन त हुन्छ त्यसो भए अर्को हप्ता प्रयास गर्नु होला है त अहिले छुट्टिन्छ हवस् त नमस्ते भण्डाराबाट आउनु आउनुभएको थियो उहाँले उत्तर मिलाउन सक्नु भएन फेरि पनि कोही साथी हुनुहुन्छ है उहाँलाई पनि भित्रै बोलाउँछु हजुर नमस्कार नमस्कार भाइ आराम हुनुहुन्छ कहाँदेखि को बोल्नुभयो नाम मैले अलि स्पष्ट पाइनँ हजुरको नाम फेरि एकपटक भनिदिनुहुन्छ कि ए सरोज लामा आराम हुनुहुन्छ नि है के गर्दै हुनुहुन्छ सरोजी आजभोलि बसी बसाउ बाहेक केही छैन त घाम ए घाम लागेको छ यता त सिमसिम पानी परिराखेको छ फेरि है अनि खाजा खानुभयो हजुर हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि पनि त्यही गाउँ खाने कथा राखेँ है त मैले सजिलो छ अलिकता ध्यान दिएर सुन्नु होला है तामे नल फलामे फल के होला हुन्छ मैले फेरि भन्दैछु ध्यान दिएर सुन्नु होला है त तामे नल फलामे फल के होला तामे नल फलामे फल हजुर नरिवलको बोट बोट हजुर अलिकता मिलेन नि त हजुर हजुर के छ अर्को हप्ता फेरि प्रयास गर्नुहुन्छ है हुन्छ दाइ अहिलेलाई छुट्यौँ है त हवस् त नमस्ते नमस्ते दाई सरोज लामा आउनुभएको थियो जुटपानीबाट खै किन हो गाह्रो गाह्रो मानिराख्नु भएको छ हाम्रा विद्वानहरूले गाउँखाने विद्वानहरूले यो उत्तर चाहिँ मिलाउन सकिराख्नु भएको छैन यो उत्तरलाई चाहिँ म आफै भनिदिन गइरहेको छु तामे नल फलामे फल हामीले आफ्नै बारीमा कहिले लगाएको हुन्छौँ आफैले खाएको पनि हुन्छौँ देखेका पनि हुन्छौँ मैले भनिसकेपछि तपाईँलाई सजिलो पनि लाग्न सक्छ यसको उत्तर हो फापर सानसानो हुन्छ त्यसको बुट पनि सानै हुन्छ तामे नल हुन्छ देख्नु भएकै छ र फल चाहिँ फलाम जस्तो हुन्छ त्यसैले तामे नल फलामे फल यसको सही उत्तर फापर हुन्छ यति बेला भने हामी एउटा भाका सुन्छौँ भाकापछि केही बेर व्यावसायिक विश्राममा जान्छौँ तपाईँ पनि आउन सक्नुहुन्छ एमुन मोबाइल हाउसले राखेको आकर्षक पुरस्कार जित्नको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसलाई डायल गरेर कार्यक्रम लौ खानुहोस् गाउँमा यति बेला भने एउटा सुमधुर भाका घरमा परल बारीमा भन्छु के छ तनी सन्चो र बिसन्चो भोलि सधैँ बारीमा भन्छु के छ तनी सन्चो र बिसन ओ के छ तनी सन्चो र बिसन्चो सम्झिनु पर देशको सम्झिनु ठाउँमा गाउँमा आएको हामी परदेशी दुवै छुट्टी माग्न हामी परदेशी दुवै घरमा पराउ घरमा परल बारीमा बन्छु के छ त नि सन्चो र घरमा बारीमा बन्छु के छ त नि सन्चो र के छ त नि सन्चो र के छ त नि सन्चो र सम्झिनु पर देशको ठाउँमा सम्झिनु ठाउँमा रेडियो अर्पण एक से चार थोपलो पांच मेगा हर्ट एटिच्युड मल्टी लर्निङ एकाडेमीको अत्यन्त जरुरी सूचना हाम्रो यस एटिच्युड मल्टी लर्निङ एकाडेमीले विद्यार्थीहरूको सुविधालाई ध्यानमा राख्दै पठन पाठन अझै राम्रो व्यवस्थित र सहज वातावरणमा गराउनको लागि हिमालयन ब्याङ्क माथिबाट हल नारायण डेभलपमेन्ट ब्याङ्कको माथि सरेको कुरा सम्पूर्ण विद्यार्थी शिक्षक अभिभावक शुभचिन्तक लगायत सम्पूर्णमा जानकारी गराउन चाहन्छौ प्रिन्सिपल एटिच्युड multi learning academy Khairahani Parsa नवप्रतिभाको गायन कलाको सम्मान गर्दै चितवन चलचित्र कलाकार सङ्घ प्रस्तुत गर्दछ चितवन आइडल दुई हजार सत्तरी तपाईँकै ठाउँ टाढी नारायणगढ टनौली बजार र परासीको कावसोतीमा अडिसनको लागि हामी छिट्टै आउँदैछौ उपाधि विजेताले प्राप्त गर्नुहुनेछ नगद रु पचास हजार गाउने अवसर साथमा अन्य थुप्रै आकर्षक पुरस्कार पनि फारम शुल्क दुई सय पचास मात्र फारम पाइने स्थान श्रुति सङ्गीत पाठशाला Narayanghat smart education store Bhandara हाम्रो स्टेसनरी रामपुर बजार प्रितम इन्टरप्राइजेस चौनौली बजार मनोकामना पुस्तक पसल मनहरी विद्यार्थी पुस्तक पसल Indrachowk Kawasoti Sonika mobile house high school road Tadhi Krishna photo स्टुडियो पर्सा बजार थप जानकारीको लागि मोबाइल अन्ठानब्बे एक बाह्र तेइस छ सय बयासी र अन्ठानब्बे चार पचास उनसत्तरी चार सय उन्तिस खुसी जीवन सुखी परिवार सुनौलो भविष्य र सुरक्षित बचतको लागि विश्वासिलो आधार एभरेस्ट ब्याङ्क लिमिटेड अब नारायणगढ हुँदै पूर्वी चितवनको पर्सा बजारमा पनि एभरेस्ट ब्याङ्क लिमिटेडमा रु एक सयमा खाता खोल्नुहोस् र एटिएम कार्ड सुत्तीमा लिनुहोस् ब्याङ्कका विशेषताहरू भारतमा दुःखले कमाएको पैसा पन्जाब नेसनल ब्याङ्क मार्फत सजिलै र सुरक्षित रूपमा तपाईँको आफ्नो खातामा जम्मा गर्न सकिने साथै संसारभरिबाट एभरेस्ट रेमिट मार्फत पठाएको रकम सजिलै भुक्तानी पाइने साथमा भारत पैसा पठाउन सकिने एभरेज ब्याङ्कको पचासवटा शाखा मार्फत सजिलै रकम पठाउन र जम्मा गर्न सकिने सर्वसुलभ दरमा घर कर्जा शैक्षिक व्यवसायिक लगायत कृषि कर्जा अत्याधुनिक SMS banking e banking locker सुविधा एवं मोबाइलमा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 सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दि नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता जनजागृति उच्च माविको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार उनासत्तरीमा विशिष्ट श्रेणी लगायत उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै यस जनजागृति उच्च मावि पिछुवामा शैक्षिक सत्र दुई हजार सत्तरीका लागि कक्षा एघारमा कम्प्युटर विज्ञान सहित व्यवस्थापन र शिक्षा विषयहरूमा नयाँ भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराउँदछौ प्रवेश परीक्षा दुई हजार सत्तरी असार छब्बिस गते बिहान सात बजे प्रवेश परीक्षामा सर्वप्रथम हुने विद्यार्थीलाई भर्ना शुल्कमा पुरै छुट दिइनेछ कक्षा कक्षा एघारको कक्षा सञ्चालन दुई हजार सत्तरी असार सत्ताइस गते कक्षा बाह्रको कक्षा सञ्चालन असार तेइस गतेदेखि प्राचार्य जनजागृति उच्च मावि पिठुवा चितवन फोन शून्य छपन्न पाँच साठी छ सय पैसठी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरु बाइक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 ल्यापटप एवं सम्पूर्ण कम्प्युटरका ओरिजिनल पार्ट्सहरू पाउनुका साथै मर्मतको लागि सदैव हामीलाई सम्झनुहोस् थप जानकारीका लागि सम्पर्क सिएस कम्प्युटर रत्नगर एक सौराचोक मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी शून्य चौवालिस प्रोपाइटर रूपक नेपाल गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण भन्न सके पाउँछ नसके लान्छ हरेक बुधबार आउँछ एक घन्टामा जान्छ के हो हाम्रै गाउँ सहरमा भएका चिन्जानका कुरालाई घुमाउरो पारामा सोधिने प्रश्न अनि रमाइलो कुराकानीको सङ्गम कार्यक्रम लौ खानुस् गाउँ मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा प्रत्येक बुधबार दिउँसो तिन बजेको नेपाल बाढी समाचार पछि सुन्न नबुल्नुहोला कार्यक्रम लौ खानुस् गाउँ कार्यक्रम लौ खानुस् गाउँ कार्यक्रम लौ खानुस् गाउँ अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो हो कार्यक्रम लौ खानुहोस् गाउँ ला तपाईँको जवाब बिग्रियो त हजुर फेरि पनि स्वागत छ यो छोटो व्यवसायिक विश्रामपछि कार्यक्रम लौ खानुस गाउँमा कार्यक्रम लौ खानुस गाउँमा फेरि पनि हामी जुटिसकेका छौँ प्रविधि कक्षबाट प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ अनि मछु छु तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै र उपहार पनि जित्न सक्नुहुन्छ पुरस्कार पनि जित्न सक्नुहुन्छ एमुन मोबाइल हाउसबाट एमुन मोबाइल हाउसमा तपाईँले पाउन सक्नुहुन्छ नोकिया सामसुङ कलर स्पाइस लाभर हरेक खाले चाइनिज मोबाइल खरिद अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथमा वारेन्टी हाते घडी ग्यारेन्टी मोब मोबाइल ब्याट्री पाउनुको साथै एनटिसी एनसेल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने वीरेन्द्रनगरको एकमात्र ठाउँ एमुन मोबाइल हाउसले चाहिँ पुरस्कारको व्यवस्था गरेको छ तपाईँ पनि आउन सक्नुहुन्छ कोही साथी आइसक्नु भएको इसारा पनि पाइरहेको छु उहाँलाई स्वागत गर्छु हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर तपाईँको पछाडि बजिराखेको रेडियोलाई अलिकता सानो गर्ने हो कि हजुर हजुर नमस्ते हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ रक्षक कोइराला हजुर ओहो के भइराखेको छ आराम हुनुहुन्छ नि रक्षकजी एकदम एकदम हजुरलाई हामी पनि एकदम कुशलै रहिरहेका छौँ हजुर हजुर हुन्छ कार्यक्रम लौखानुस गाउँमा आउनुभएको छ तपाईँको लागि एउटा गाउँ खाने कथा राखिहाल्छु है हुन्छ सर वरिपरि गोटी माझमा घुवाई यति कथा नजान्ने स्यालको ज्वाइँ के होला ल है मिलिहाल्छ नि ल ध्यान दिएर सुन्नुहोस् नि नत्र स्यालको ज्वाइँ हुनु पर्ला नि फेरि वरिपरि गोटी माझमा घुवाई यति कथा नजान्ने स्यालको ज्वाइँ के होला सर यो जिब्रो हो त्यो त हो तर पुरा उत्तर आउन सकेको छैन है फेरि पुरा उत्तर हुनुपर्छ हजुर हजुर मिलेन त फेरि अर्को हप्ता प्रयास गर्नु होला आजलाई छुट्यौँ है त फिक्स गरेर भन्नुहोस् एकदम हो सर उत्तर पुरा भएन के लगभग हुन चाहिँ खोजेको आजलाई छुट्टिन्छौँ हवस् त नमस्ते उत्तर मिलाउन मिलाउन थाल्नु भएको थियो रक्षक कोइरालाजीले सिद्धिबाट आउनुभएको थियो फेरि कोही साथी आइसक्नु भएको इसारा पाइरहेको छु उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार नमस्ते आराम हुनुहुन्छ कहाँदेखि को बोल्दै हुनुहुन्छ रबिनजी के गर्दै हुनुहुन्छ आज भोलि बसी बसाउ बाहेक अरू पनि त केही होला नि त अरू खासै केही छैन भन्नुभयो खासै केही छैन अनि खाजा खानुभयो खाजा हजुरले छैन हामी कार्यक्रम सकिएपछि खानेछौँ हजुर एकछिनपछि खान्छौँ भनेको नि रविनजी कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि ढिला नगरिकन एउटा गाउँ खाने कथा छोडिहाल्छु है त हुन्छ ओरि ओरपर गोटी माझमा घुवाई यति कथा नजान्ने स्यालको ज्वाइँ के होला दाँत र जिब्रो के भन्छ हाम्रो कम्प्युटरले सही जवाफ रविनजी ताली पड्केको छ है मिलाउनु भयो आजलाई छुट्यौँ है त हवस् त नमस्ते रबिन मल्ल आउनुभएको थियो पर्सादेखि उहाँले भने ठ्याक्कै मिलाउनु भएको छ फेरि पनि कोही साथी आइसक्नु भएको इसारा पाइरहेको छु उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सौराबाट आयुष हजुर आयुषजी रिजाल भुसाल रिजाल रिजाल हजुर के गर्दै हुनुहुन्छ आज भोलि यतिकै बस्ने हजुर पढाइ हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँ खाने कथा राख्छु है त आयुषजी ल आयुषजी हराउनु भयो जस्तो छ आयुषजी ए ए सानो आइराखेको छ बिस्ना आज के भइरहेछ सानो सानो आइराखेको छ भनेर भन्नुभएको छ ल अहिले चाहिँ ट्याक्कै मिल्यो जस्तो छ आयुषजी ल तपाईँको लागि एउटा गाउँ खाने कथा है त आयुषजी सुनिराख्नु भएको छ हामीलाई ल तपाईँको लागि एउटा गाउँ खाने कथा है त महिनाभरि झुन्डिएर बस्छ फेरिएपछि अनुहार फेर्छ के होला महिनाभरि झुन्डिएर बस्छ फेरिएपछि अनुहार फेर्छ के होला आयुषजी किताबै पल्टाउन थाल्नु भयो कि कसो हो महिनाभरि झुन्डिएर बस्छ फेरिएपछि अनुहार फेर्छ के होला बुझ्नु भएन त्यसो भए अर्को हप्ता प्रयास गरौँला है त हवस् त नमस्ते आयुषजी आउनुभएको थियो सौराहाबाट उहाँले उत्तर मिलाउन सक्नु भएन फेरि पनि कोही साथी आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार नमस्ते कोही साथी हुनुहुन्छ खै आज नेटवर्कको गडबडी हो कि के हो कुनै स्पष्टसँग कुराकानी भइरहेको छैन तपाईँ पनि आउन सक्नुहुन्छ रमाइलो खेल गाउँ खाने कथाको खेल भ्याएसम्म हामी गाउँ दिने र लिने पनि गर्छौँ तर भ्याइरहेका छैनौँ आउन सक्नुहुन्छ शून्य छपन्न पाँच पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्कार हजुर नमस्कार फेरि पनि डिस्टर्बै आइराखेको छ खै आवाज सुनिराखेका छैनौँ हामीले हजुर नमस्कार साह्रै सानो आएको छ खै एकदमै सुन्नेन के भयो विष्णु दाई आज खै नेटवर्कको गडबडी होला भनेर भन्नुभएको छ विष्णु दाईले फेरि अर्को कोही साथी आउनुभएको छ उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार हजुर नमस्ते ओहो आज के भइराखेको छ अघिसम्म त ठिकै थियो कुराकानी गरिराखेकै थियौँ अहिले भने केही खराबी आएको छ जस्तो छ तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसलाई डायल गरेर एमुन मोबाइल हाउसले पुरस्कारको व्यवस्था गरेको छ जहाँ तपाईँले नोकिया स्यामसङ कलर्स चाइनिजका सम्पूर्ण मोडलहरू पाउन सक्नुहुन्छ र भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ मोबाइलका ग्यारेन्टी ब्याट्रीहरू हाते घडीहरू पनि पाउन सक्नुहुन्छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउसमा र कोही साथी फेरि पनि आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार ओहो आज केही खराबी भर्खरै देखिएको छ मिलाउने प्रयासमा पनि हुनुहुन्छ विष्णु दाई खै मिलिराखेको पनि छैन साथीहरू आइराख्नु भएको छ बारम्बार उहाँहरूसँग कुराकानी हुन सकिरहेको छैन किन हो कसो हो भनेर विष्णु दाई पनि उताबाट आतिनु भएको छ म यताबाट झन् त्यसै आतिएको छु तपाईँसँग कुरा गर्न आतुर थिएँ कुरा गर्न पाइरहेको छैन यो रमाइलो खेल गाउँ खाने कथाको खेलमा सहभागी गराउन सकिरहेका छैनौँ तर पनि प्रयास गर्दै गर्नुहोला शून्य सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य सपना अन्ठाउन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै आउने प्रयास गर्दै गर्नुहोला विष्णु दाईले मिलाउँदै हुनुहुन्छ कोही साथी आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते हजुर नमस्ते ओहो आज खै अब के गर्ने विष्णु एउटा भाका छोडौँ एकैछिनको लागि अनि त्यसपछि दाजुभाइ मिलेर नै हेरौँला मिक्सरलाई के भएको छ अथवा कहीँ केही खराबी भएको छ भने एउटा फेरि <laughs> पनि साथीलाई स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार अझै केही भएको छैन साथीहरू आइराख्नु भएको छ माफी चाहन्छौँ प्राविधिक गडबडीले गर्दा तपाईँको र मेरो कुरा हुन सकिरहेको छैन तपाईँलाई लाग्ला हामीले तपाईँको फोन नलिएको जस्तो पनि लाग्न सक्छ होइन अब भने केही बेर तपाईँको लागि यो भाका छाड्छौँ त्यसपछि फेरि आउनेछौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसलाई डायल गर्दै गर्नुहोला कहाँ भेटु भइरह्यो मन साँचरै छु मेरै लागि लड्के जोवाना हा हा हा नाचौ गाऊ भेट साँचौँ गाउँ भेट भएको बेलैमा गाउँ बेसी मेलैमा किसान मगरको भोकलमा रहेको यो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम लौ खानुहोस् गाउँमा तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिसको बाटो हुँदै अनि तेत्तिस पनि छ कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार हजुर नमस्ते आ ल अहिले चाहिँ बने जस्तो छ विष्णु दाई ढुक्क हुनुहोस् हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ म पर्साबाट एन्जल आराम हुनुहुन्छ नि अहिले त सन्चो भयो त्यसो भए है हल्का <laughs> अनि खाजा खानुभयो त ए त्यसो भए हामी पनि आउँछौँ विष्णु दाई अनि म सँगै त्यतै आउँछौँ अनि सँगै मिलेर <laughs> भनेपछि खल्तीमा दाम पनि टन्नै छ कि कसो हो ए खल्तीमा दाम टन्नै छ कि कसो सबैजनालाई निम्तो आहा कति मिठो खाजाको सम्झना गराइदिनु भयो हुन्छ कार्यक्रम लौ गाउँमा आउनु भएको छ तपाईँको लागि एउटा गाउँ खाने कथा राखिहाल्छ है महिनाभरि झुन्डिएर बस्छ महिना फेरिएपछि अनुहार फेर्छ के होला क्यालेन्डर नेपालीमा भन्न आउँदैन र के भन्छ हाम्रो कम्प्युटरले यो उत्तरलाई सही जवाफ ल ताली पड्किएको छ एन्जलजी आजलाई भने छुट्टिन्छौँ है त नमस्ते पर्साबाट एन्जलजी आउनुभएको थियो उहाँहरूले ट्वाक्कै मिलाएर गइसक्नु भएको छ फेरि पनि कोही साथी आउनुभएको छ उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार नमस्कार दादा आराम हुनुहुन्छ हजुर आरामै छु दादा अनि कहाँदेखि को बोल्नुभयो हजुर म काँक्राबाट मकवानपुरबाट हजुर को बोल्दै हुनुहुन्छ है सन्त प्रजा सन्त प्रजा सन्तजी आराम हुनुहुन्छ नि है फेरि पनि सोधेको कि अनि खाजा खानुभयो हजुर किन हो त नि अहिलेसम्म तिन बजिसक्यो चार बज्ने बेला भइसक्यो हुन्छ तपाईँ पनि कार्यक्रममा आउनुभएको छ एउटा गाउँ खाने कथा राखिहाल्छु है सन्तजी हजुर ल है ध्यान दिएर सुन्नु होला बच्चामा हरियो जवानीमा रातो जसले खान्छ उसको उठ्छ सातो के होला हजुर एकपटक भन्नु त बच्चामा हरियो जवानीमा रातो जसले खान्छ उसको उठ्छ सातो के होला हजुर बच्चामा चाहिँ हरियो हुन्छ अरे जवानीमा रातो अनि जसले त्यसलाई खान्छ उसको उठ्छ सातो के होला ठ्याक्कै भन्नु पर्यो के हो भनेर चाहिँ निदो दिनु पर्यो कि हामीलाई हो कि भनेर भन्न पाइएन हो भनेर भन्न सक्नु पर्यो के होला खुर्सानी के होला विष्णु दाई हाम्रो कम्प्युटरले के भन्छ है त सुनौ है सही जवाफ सही जवाब ठ्याक्कै मिलेको छ आजलाई छुट्टिन्छौँ है सन्तजी हवस् त नमस्ते मकनपुरबाट आउनुभएको थियो सन्त पर्जा ओके <laughs> हजुर आज आजको लागि भने कार्यक्रम लौखानुस गाउँबाट बिदा लिनुपर्ने बेला भइसकेको छ भनेर इसारा मिलिरहेको छ आज हामीलाई फोन गर्नुभयो निलम अधिकारी धनकुटाबाट उहाँले उत्तर मिलाउनु भएको थियो प्रिस्किला सुनवार हुनुहुन्थ्यो भण्डाराबाट उहाँले मिलाउन सक्नु भएन त्यस्तै गरी सरोज लामा हुनुहुन्थ्यो जुटपानीबाट उहाँले पनि मिलाउन सक्नु भएन रक्षा कोइराला हुनुहुन्थ्यो सिद्धिबाट उहाँले पनि मिलाउन सक्नु भएन त्यस्तै गरी रबिन मल्ल आउनुभएको थियो पर्साबाट उहाँले भने ठ्याके मिलाउनु भएको थियो आयुष रिजाल हुनुहुन्थ्यो सौरा चोकबाट उहाँले मिलाउन सक्नु भएन त्यस्तै गरी एन्जलजी आउनुभएको थियो पर्साबाट उहाँ उहाँले पनि ठ्याक्कै मिलाउनु भएको थियो सन्त पर्जा आउनुभएको थियो मकनपुर काङ्कडाबाट उहाँले पनि ट्याक्कै मिलाउनु भएको थियो अब भने तपाईँले तपाईँ र हाम्रो कुराकानी हुन सक्दैन किनभने समय सकिएको सकेको छ आज लगभग चारजनाले सही उत्तर दिनुभएको छ हामी गोला प्रथा बनाउँछौँ त्यति जेलसम्मको लागि यो भाका अलि अलि ल मेरो हातमा गोला परिसकेको छ विजेताको नाम आइसकेको छ विष्णु दाईले बनाएर दिनुभएको गोला हो कसको नाम आएको छ यहाँ हेर्नुपर्ने हुन्छ खोल्ने जिम्मा चाहिँ मेरै हातमा छ हजुर आज विजेता हुनुभएको छ लगभग लगभग अन्त्यतिर आउनुभएको थियो पर्साबाट आउनुभएको थियो एन्जलजी एन्जलजी धेरै धेरै बधाई छ तपाईँले एमुन मोबाइल हाउसबाट आकर्षक पुरस्कार जित्नुभएको छ कृपया कार्यक्रम सकियो लगत्तै हाम्रा टेक्निसियन पार्टनर विष्णु दाईलाई चाहिँ आफ्नो मोबाइल नम्बर टिपाइदिनु हुनुको लागि पनि आग्रह गर्दछु तपाईँको पुरस्कार तपाईँको घरसम्मै आइपुग्छ अब भने कार्यक्रम लौखानुस गाउँको यो भागबाट पर्ने हुन्छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्च र इन्टरनेट अनलाइनबाट W W W dot radio Arpan dot कमलाई लगन गरेर सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा धन्यवाद त्यस्तै गरी फोन गर्नुहुने सम्पूर्ण साथीहरूमा पनि हृदयदेखि नै धन्यवाद ज जसले फोन प्रयास गर्नुभयो उहाँलाई पनि हृदयदेखि धन्यवाद व्यक्त गर्छु र विष्णु दाईलाई पनि हृदयदेखि नै आभार प्रकट गर्दै एमुन मोबाइल हाउसलाई पनि विशेष धन्यवाद दिँदै म तपाईँको गाउँ खाने कथा कथाको साथी राजन दिल गुरुङ आजको लागि छुट्टिन्छु हवस् त नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् गाउँ घर